मेरो घर धरानमा पर्छ म हाल सत्र वर्ष कि भएँ मेरो मामाको घर काठमाडौँ कोठाटारमा पर्छ आजभन्दा ठिक एक वर्ष अघि म आमाको घर काठमाडौँमा गएको थिएँ माइजू बिरामी भएकाले दुई चार दिन बस्नका लागि भनेर आमाले मलाई अनुरोध गर्नुभएको थियो माइजू हस्पिटलमा रहनुभएकी हुनाले मैले बेला बेलामा माइजूलाई खाना पुर्याउनु पर्ने भयो तसर्थ म मामा घरमा केही दिनका लागि बसेँ मेरो माइजूलाई राखेको हस्पिटलमा अरू पनि धेरै बिरामीहरू थिए माइजूको नजिकै एकजना बिरामी थिए उनको कुरुवाको रूपमा रूप रूपमा उनका छोरा रहेछन् संयोगवश ती बिरामी र माइजूको घर नजिकै पर्दो रहेछ र खाना लिन जाने बाटो पनि एउटै पर्दो रहेछ एक दिन ती बिरामीका छोरा र मेरो बाटोमा भेट भयो एक आपसमा दुई चार दिनदेखि देखा भेट भएकाले कुनै समस्या भएन ती बिरामी कुरुवा केटा लगभग बिस वर्षका थिए उनको शरीर अग्लो र स्लिम थियो हामीहरू गफ गर्दै गयौँ उनले मलाई भित्रभित्रै मेरो हाउभाउ विचार गर्ने गर्दा रहेछन् मेरो उमेर पनि कलिलो र जिउडाल राम्रो थियो उनी मलाई मेरो शरीर एकटकले हेर्ने गर्थे मेरो पुष्ट छाती र ठुलो कम्बर हेरिरहन्थे एक दिन मैले मेरो माइजूको लागि लुगा कपडा लिन घर जानु पर्यो र मामाले मलाई घरमा राखेर हस्पिटल जानु पर्यो ती केटा पनि त्यो थाहा पाएर घर आएका रहेछन् मामा माइजू घरमा नभएको मौका पाएर ती केटा मामाको घरमा आए मैले उनलाई सम्मानसाथ चिया पिलाएँ माघको दिन भएकोले जाडो निकै थियो ती केटाले म मामाको परिवारको फोटो हेर्ने इच्छा राखेर फोटोको एल्बम माग्यो मैले फोटोको एल्बम लिएर उसलाई दिएँ तर उसले मलाई फोटोहरू चिनाउन आग्रह गरेर छेउमा बस्न भन्यो तसर्थ एल्बममा भएका फोटोहरू चिनाउन म उसको छेउमा बसेँ उसले एल्बमका फोटोहरू पल्टाउँदै हेर्न थाल्यो एल्बमबाट फोटोहरू पल्टाउँदा एकपटक उसको कुइनोले मेरो स्तनमा छोयो मलाई कुदकुती लाग्यो उसले त्यसै गर्दै पुनः उसको कुहिनाले मेरो स्तन छोयो अब त मेरो झन् नजिक आउन थाल्यो र उसको कुइनोले अब मेरो पुष्ट स्थानमा छुन थाल्यो मलाई कता कता कुदकुदी लागि लागि लागिरहेको थियो र मेरो आङ पनि सिरिङ्ग भइरहेको थियो उसले अब मेरो स्तनमाथि कुइनो राखेर रा धक्का दिन थाल्यो म भर्खर सोह्र वर्ष पुगेकी तरुणी युवती भएकी र कसैले मेरो स्तनमा आजसम्म नसकेकाले गर्दा मलाई कस्तो कस्तो अनुभव भएको थियो मेरो स्तन पनि ठुलो र साह्रो थियो मैले स्तनमा कसिलो ब्रा लगाएकी हुँदा जो टी सर्टबाट स्तनमाथि उठेको थियो पुष्ट स्तन भएकाले उसको कुइनोले मेरो स्तनमा धक्का दिँदा मलाई कता कता आनन्द भयो जस्तो लाग्यो उसलाई विचार गर्दा ऊ पनि फोटो हेर्ने न्युले मेरो स्तन मजा मसाज गर्ने व्यस्त थियो उसको अनुहार रातो भएको थियो यसरी पटक पटक उसको कुइनोले मेरो कसिलो स्तनमा धक्का दिँदा मलाई अत्यन्त मजा आउन थाल्यो र मेरो तल योनिबाट पानी बग्न थाल्यो यसो उसको तल हेरेको त पेन्टीबाट पेन्टबाट उसको लाडो ठन्केर माथि उठेको रहेछ अब उसलाई पनि खपिन सक्नु भइसकेको रहेछ उसले त अब विनर स्थानमा धक्का दिन छोडेर दुवै हातले मेरो कसैले स्थान मार्न थाल्यो अब भने मलाई पनि खपिन सक्नुभयो मेरो पुतीबाट पानी बगेर मेरो पेन्टी पुरै भिजेर मेरो पेन्टमा समेत लाग्न थाल्यो उसले मेरो स्थान मार्दै मेरो टी सर्ट खोल्यो अनि काठ कोठाको लुगा लगायो र मलाई बिस्तारै ओछ्यानमा सुतायो उसले मेरो पेन्ट पनि खोलिदियो अब मेरो शरीरमा लुगा टु पिस मात्र बाहिर बाँकी रह्यो उसले मेरो रातो ब्रा भित्र रहेको उसले मेरो रातो ब्रा भित्र रहेको ठुलो र माथि उठेको कसैले स्थान एकटकले हेऱ्यो उसको हातले मेरो हात समाति उसको लाँडोमा राख्यो अनि बिस्तारै ब्रा माथिबाट मार्न थाल्यो घरिघरि मेरो हात समातेर लाँडोमा तल्न थाल्यो उसले मेरो स्तन मार्दै तल पुथीमा पनि खेलाउन थाल्यो केही बेरमा उसले उसको जम्मै लुगा खोलियो उसको लाँडो ठनक्क भएर ठन्केको थियो मैले आजसम्म कसैको लाँडो नदेखेको हुँदा मलाई अचम्म लाग्यो कि केटाको लाँडो ठन्कदा कत्रो हुँदो रहेछ एकछिनपछि उसले मेरो ब्रा र पेन्टी दुवै खोलिदियो र अब म पुरै नङ्ग नाङ्गो भएकी थिएँ ऊ पनि नाङ्गै थियो उसले मेरो दुधको मुन्टा खेलाउँदै चुस्न थाल्यो र उसको ठन्कीको लाँडो पनि मेरो मुखमा गर्न थाल्यो अनि उसले मेरो दुवै खुट्टा फट फटाएर पुती चुस्न थाल्यो भने मलाई सही नसक्नु भएको थियो मैले उसको बेसरी ठन्केको लाँडाले मेरो लाँडोलाई मेरो मुखमा घाममै हालेर चुस्न थालेँ उसले मेरो फुती चुस्न थाल्यो म उसको लाँडो चुस्न मस्त रहेँ केही बेर त्यसो गरेपछि ऊ म माथि चढ्यो र उसको अत्यन्त कठेक ठन्केको लाँडो मेरो पुतीमा हाल्न थाल्यो लाडो खेलाएको लाडो खेलाएको नै पहिलोपटक भएकाले मलाई त्यति अनुभव भएन उसले लाडो मेरो कसिलो पुतीमा छिरायो तर मलाई पहिलोपटक भएकाले रहे भएकाले रहेछ बहुत दुख्यो उसले एकछिन सहन सहन एकैछिनमा जाति भइहाल्छ भन्दै धक्का मार्न थाल्यो साँच्चै मलाई केही बेरमा दुख्न छोडियो र अत्यन्त मजाको अनुभव भयो उसले मेरो दुवै दुधको मुन्टा जस्तै लम लम हाल्न थाल्यो र दुवै हातले मेरो पिठोमा च्याप्प समात्यो अनि मैले पनि दुवै खुट्टा फटाएर उसलाई तलबाट धक्का दिँदै गलामा कसै मैले चिक्दा त्यस्तो मजा र आनन्द हुन्छ भन्ने कुनै सपना पनि सोचेको थिइनँ यसरी हामीले घरि ऊ माथि र घरि म माथि भएर गम सिक्यौँ लगभग दस मिनट सिकेपछि उसले उसको लाँडाबाट सेतो पानी मेरो नाइटो वरिपरि छारिदियो मेरो बुद्धि पुरै पानीले भिजेर च्यापच्याप भएको थियो उसलाई पनि स्वर्गको आनन्द भएछ र मलाई पनि यस्तो स्वर्गीय आनन्द भयो कि त्यस्तो आनन्दको त वर्णन गर्न पनि सकिँदैन